ট্রাফিক খবর ট্রাফিক খবর ট্রাফিক খবর ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको रत्नगर तिन शान्ति चोकमा हिजो दिउँसो भएको बस दुर्घटनामा बाह्रजना घाइते भएका छन् काठमाडौँबाट बेरगञ्ज जाँदै गरेको नासार्ख सात नम्बरको बस दिउँसो सभा दुई बजीतिर अनियन्त्रित भई पल्टेर दुर्घटना भएको हो दुर्घटनामा घाइते भएका मध्ये पाँचजनाको अवस्था जटिल रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ट्राफिक खबर अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको